लिबान बजारमा मेला बिचरा च्यान धारे काहीँला हामी सानो छँदा मेलापातमा सँगै गाउँथ्यौँ ठुलो कलाकार बन्छु भन्थ्यो कहिले धनको अभाव अवसर पनि नपाउने अझ घरको व्यवहारले गर्दा उसको सपना अझै पनि वनपाखामा सीमित रहेछ के टोलाएर बसिरहेको उता हेरे भइगयो नि ओहो काका हामी लहरबाट आएको थाहा पाए जस्तो छ नि रुमालले बाटो छेकेर छन् जाउँ रुमाल साथेर लैजाउँ भरे चौथी मेलामा फिर्ता गराउँला ए तिर्सना है बाँसखरका हलदारको पनाति लाहोरबाट आएछन् भरे चौथी मेला हेर्न जाउँला है ल गाई बस्तु धन्दा सकेर जाउँला नि स्याउले काका कस्तरी झ्याउरी नाचेको तरुले त पारी पो छन् क्या हो जाउँ है त्यो त्यो हो त नि के रुमान मात्रै साथ नि जो भने साथी भइगयो नि लाखु कोही थियो दिल्ली पन्जाब कोही सौदी कतार कोही मलेसियाको बेता Baby. पछि सम्झी मन about